सिंहरे जमारा छरे है जमारा छरे है माना गरे है यस्तै रहेछ कर्म यस्तै रहेछ कर्म

तिहारमा सानो रुने हाउले घरमा चाडबाडमा मनाउना चाडबाडमा मनाउना पाइन तिम्रो मन खुसी बनाउना त्यस्तै रहेछ त्यस्तै रहेछ घरमा सानो जुने हौलिङ्ग यस्तै रहेछ घरमा सम्झे दसैँ र तिहारमा सानो मानो फेरि रुने भो मानो फेरि रुने भो यसपाले ने ढाँटी सही हुने भो यसै रहेछ कर्मा यसै रहेछ कर्मा मान्छे दसैँ र तिहारमा सानो रुने हौले घरमा मान फेरि रुने भो मान फेरि रुने भो यस्ता हुने भो त्यस्तै रहेछ त्यस्तै रहेछ घरमा तिहारमा सानो रुने हौले त्यस्तै दसैँ